मरे पनि मुक्तक नै मुक्तकले भरिएको एउटा पृथक साहित्यिक प्रस्तुति मुक्तक मझेरी हरेक शुक्रबार राति बिबिसी लन्डनको नेपाली सेवापछि मात्र सामुदायिक रेडियो सर्लाही एक सय पाँच दशमलव छ मेगाहरूमा कार्यक्रम मुक्ताक मझेरी मुक्ताक मझेरी मुक्ताक अन्तिमपल्ट पठाएको नासो मिलोस निष्ठुरीलाई आफ्नै भन्दा पराईको चासो मिलोस निष्ठुरीलाई आज मलाई रुवाउँदैछ पराईको हात समाएर अन्तिमपल्ट पठाएको नासो मिलोस निष्ठुरीलाई आफ्नोभन्दा पराईको चासो मिलोस निष्ठुरीलाई आज मलाई रुवाउँदैछ पराईको हात समाएर कामना छ सधैँभरि आँसो मिलोस निष्ठुरीलाई अन्तिमपल्ट पठाएको नासो मिलोस निष्ठुरीलाई आफ्नोभन्दा पराईको चासो मिलोस निष्ठुरीलाई Thank you. हिजो राति सपनीमा बोलाएको देखेँ ज्यान हेर्दा अलिअलि दुब्लाएको देखेँ सन्चै छौ कि कस्ती छौ ए मेरी प्रिय हिजो राति सपनीमा बोलाएको देखेँ ज्यान हेर्दा त अलिअलि दुब्लाएको देखेँ सन्चै छौ कि कस्ती छौ ए मेरी प्रिय मुहार हेर्दा आँखाहरू लोलाएको देखेँ हिजो राति सपनीमा बोलाएको देखेँ ज्यान हेर्दा त अलिअलि दुब्लाएको देखेँ नमस्ते नमस्कार नमस्कार अनि धेरै धेरै स्वागत तथा अभिवादन तपाईँ सम्पूर्णलाई सबैको पहिचान परिवर्तनको अभियान सामुदायिक रेडियो सर्लाही एक सय पाँच दशमलव समयका हर्सको यो रात्रिकालीन प्रहरमा तपाईँलाई स्वागत गर्छु कार्यक्रमको साथमा आज पनि दिपेश बराल छु कार्यक्रम मुक्तक मसेरीको अर्को नयाँ श्रृङ्खलामा तपाईँलाई स्वागत छ मैले सुरुवातमा दुईवटा मुक्तक सुनाएँ स्वामी शिव शङ्करको मुक्तक हो हिजो राति सपनीमा बोलाएको देखेँ जहाँनिर त अलिअलि दुब्लाएको देखेँ यो मैले दोस्रो भाषण दोस्रो सुनाएको मुक्तक त्यसै गरी पहिलो मुक्तक थियो बालकृष्ण भट्टराईको अन्तिमपल्ट पठाएको नासो मिलोस् निष्ठुरीलाई आफ्नोभन्दा पराएको चासो मिलोस् निष्ठुरीलाई यी दुईवटा मुक्तक सुनाएँ बालकृष्ण भट्टराई अनि स्वामी शिवशङ्करको मुक्तकसँगै कार्यक्रममा तपाईँलाई धेरै धेरै धेरै स्वागत तथा अभिवादन व्यक्त गर्छु आज पनि तपाईँका धेरैभन्दा धेरै मुक्तक हाम्रो फेसबुक पेजमा तपाईँले पठाउनु भएको तपाईँले प्रेसवित गर्नुभएका मुक्त काज पनि धेरैभन्दा धेरै छन् सँगै शून्य छयालिस पाँच दुई छ सय सोह्रमा तपाईँसँग भलाकुसारी गर्नेछौँ आउन सक्नुहुन्छ शून्य छयालिस पाँच दुई छ सय सोह्रको माध्यमबाट आज पनि टेलिफोन लाइन बिल्कुलै खुला छ इन्टरनेट अनलाइनमा W W W dot radio satellite dot ORG मार्फत जहाँ जस्तो अवस्थामा रहेर हामीलाई सुन्दै हुनुहुन्छ तपाईँलाई धेरै धेरै स्वागत तथा अभिवादन व्यक्त गर्छु कार्यक्रममा सुरुवातमा हामी सो कार्यक्रमको कार्यक्रममा केही मुक्तकहरू सुनाउँछु तपाईँलाई केही मुक्तकहरू पछि एउटा सुमधुर साङ्केतिक कुशील राख्नेछु अबको क्रममा केही मुक्तकहरू आज पनि धेरैभन्दा धेरै मुक्तकहरू तपाईँका कुरा हामीसँग बाँकी नै छन् अबको क्रममा केही मुक्तक त्यसपछि तपाईँका फोन अनि साङ्गीतिक कसैले हुनेछन् अबको लागि पनि केही मुक्तक तपाईँको लागि भो अब यो ओठमा त्यो ओठ जाक्न नआऊ यो शरीरमा त्यो शरीर अहिले राख्न नआऊ भो अब यो ओठमा भो अब यो ओठमा त्यो ओठ जाक्न नआऊ यो शरीरमा त्यो शरीर अहिले राख्न नआऊ म अति थकित छु यो जीवन यात्रादेखि भो अब यो ओठमा ओठ जाक्न नआऊ यो शरीरमा त्यो शरीर अहिले राख्न नआऊ म अति थकित छु यो जीवनयात्रादेखि तयार भएर मलाई अङ्गालोमा चाख्न नआऊ भो अब यो ओठमा ओठ जाक्न नआऊ यो शरीरमा त्यो शरीर अहिले राख्न नआऊ आजभोलि तिमी मेरो नजरमा घुम्न थाल्यौ कल्पनामै झस्किएर अङ्ग अङ्ग चुम्न थाल्यौ फुलबारीको सप्तरङ्गी फुलहरू भन्दै आजभोलि तिमी मेरो नजरमा घुम्न थाल्यौ कल्पनामै झस्काएर अङ्ग अङ्ग चुम्न थाल्यौ फुलबारीको सप्तरङ्गी फुलहरू बन्दै उजाड यो दिलभित्र उजाड यो दिलभित्र बहार भनी फुल्न थाल्यौ आजभोलि तिमी मेरो नजरमा घुम्न थाल्यौ कल्पनामै झस्काएर अङ्ग अङ्ग चुम्न थाल्यौ दुईवटा मुक्तक सुनाए लोचन फुलको थुङ्गा भनेर उहाँले आफ्नो लोचन पाण्डे फुलकथुङ्गा चुहा तिन कैलाली हाल मुम्बईमा उहाँ हुनुहुन्छ उहाँले फेसबुक मार्फत प्रेसित गर्नुभएको मुक्तक पहिलो मुक्तक सुनाए भयो अब यो ओठमा ती ओठ जाक्न नआऊ पहिलो मुक्तक दोस्रो मुक्तक दोस्रो मुक्तक सुनाएको मैले तपाईँलाई सुनाएको थिएँ आजभोलि तिमी मेरो नजरमा घुम्न थाल्यौ कल्पनामै चस्काएर अङ्ग अङ्ग चुम्न थाल्यौ यो मुक्तक कमल कल्पित थापाको मुक्तक हो ढिकुरा पाँच अर्घाखाँची हाल युएमा हुनुहुन्छ उहाँ उहाँको मुक्तक सुनाए कार्यक्रममा दुईवटा मुक्तक तपाईँलाई सुनाएँ यति बेला भर्खरै कार्यक्रममा तपाईँ आउन सक्नुहुन्छ शून्य छयालिस पाँच तिस छ सय माध्यमबाट नेपाल बाहिरबाट फोन गर्न चाहनुहुन्छ भने प्लस नौ सात सात चार छ पाँच तिस छ एक छमा तपाईँले हामीलाई फोन गर्न सक्नुहुन्छ यति बेला एउटा सुमधुर सङ्गीत खुसी तपाईँको लागि छोड्छु गीतपछि फर्किनेछु आज पनि धेरैभन्दा धेरै मुक्तकहरू छन् सँगै तपाईँसँग भलाखुसारी गर्नुपर्नेछ हामीसँग रहनुहोला अबको करिब करिब दस बजीसम्म अहिलेको लागि पनि यही मिठो साङ्गीतिक कसरी तपाईँको लागि मुडु च कष्ट यस्मा बरु तिम्रो नाउँमा प्रेमपत्र के रे भने के होला खै तिमीलाई मैले अङ्गालोमा बेरे भने के होला खै हो तिम्रो नाउँमा प्रेमपत्र के रे भने के होला खै तिमीलाई मैले अङ्गालोमा बेरे भने के होला खै सोच्ने गर्छु तिमीमा खै के जादु छ कुन्नी त्यस्तो तिम्रो नाउँमा प्रेमपत्र के रे भने के होला खै तिमीलाई मैले अङ्गालोमा बेरे भने के होला खै सोच्ने गर्छु तिमीमा खै के जादु छ कुन्नी त्यस्तो नहेर्दा त घाइते पार्छौ हेरेँ भने के होला खै तिम्रो नाउँमा प्रेमपत्र के रे भने के होला खै तिमीलाई मैले अङ्गालोमा बेरेँ भने के होला खै तिमीलाई मैले अङ्गालोमा बेरेँ भने के होला खै आफ्नो गाउँ छोडी बाँच्ने रहर कसलाई हुन्छ एक्लै हुँदा पीडा मानि हाँस्ने रहर कसलाई हुन्छ हजार आँसु पिउनै पर्ने यथार्थमा जिउनै पर्ने आफ्नो गाउँ छोडी बाँच्ने रहर कसलाई हुन्छ एक्लै हुँदा पीडा मानि हाँस्ने रहर कसलाई हुन्छ हजार आँसु पिउनै पर्ने यथार्थमा जिउनै पर्ने दुःखसँगै नाता साइनो गाँच्ने रहर कसलाई हुन्छ आफ्नो गाउँ छोडी बाँच्ने रहर कसलाई हुन्छ एक्लै हुँदा पीडा मानि हाँस्ने रहर कसलाई हुन्छ सुरुवाती मुक्तक आशिष तनैको सुनाएँ आशिष तनै विशेषर लम्जुङका मुक्तक सर्जक हुनुहुन्छ उहाँको मुक्तक पहिलो मुक्तक सुनाएँ मैले त्यसपछि दोस्रो मुक्तक तपाईँलाई सुनाएको आफ्नो गाउँ छोडी बाँच्ने रहर कसलाई हुन्छ उहाँको नाम प्रकाश पिसी तनौ सङ्गम टोल हाल मलेसिया जोहोरबारुमा उहाँ हुनुहुन्छ उहाँको मुक्तक मैले सुनाएँ टेलिफोन लाइनमा कोही हुनुहुन्छ आजको लागि पहिलो साथी नमस्ते हजुर नमस्ते कामटीको बोल्दै हुनुहुन्छ हजुर ए अन्जानजी के छ खबर एकदमै ठिकठाक छु हामी अन्जानजी के छ नयाँ नौलो दैलेखदेखि सम्झिनु भयो है सुन्दै हुनुहुन्छ हामीलाई सुन्दै हुनुहुन्छ कस्तो लाग्दैछ कार्यक्रम ठिकठाकै छ भनौँ राम्रै छ अहिले चलिरहेको राम्रो कति नै छ यदि नत्र यदि नराम्रो केही त्यस्तो प्रतिक्रिया भएको भए यदि टाढा टाढाबाट त फोन गर्न अहिले अप्ठ्यारो नै हुन्थ्यो राम्रो छ भनौँ हो नि होइन केही छ थप्नुपर्ने कार्यक्रममा तपाईँहरूलाई त्यस्तो लागेको यो चाहिँ भएन कार्यक्रममा थप्नु यो कुरो चाहिँ भन्ने धेरै त सुझाव अब के भन्ने सबभन्दा त यो मोबाइल सुविधा भन्दा पनि इन्टरनेटबाट होइन स्टेपबाट गर्दा अझै उत्तम हुन्थ्यो ओहो हामी विचार गरेको चाहिँ तर कस्तो भने अलिकति कहिलेकाहीँ नेटवर्कमा समस्या भइदियो भने त्यो सबै अवरुद्ध हुन्छ होइन अलिकति स्काइपमा हुन्थ्यो नहुने होइन तर हामी प्रयासरत छौँ यो कुरा तपाईँहरूले भन्नुभएको कुरा एकदम धेरै हामी प्रयासरत छौँ स्काइपबाट पनि हामी फोन गराउने प्रयास गर्नेछौँ पर्खिनु होला केही समय है हामी प्रयास गर्नेछौँ एकदम दानजी ल आज मुक्तक सुनौ तपाईँका केही मुक्तकहरू हामी सुन्नेछौँ आज आज सुरुवातमै तपाईँको फोन लाग्यो निकै खुसी लाग्यो मलाई सुरु गर्नुहोस् न केही मुक्तकहरू सुनौ तपाईँको आज छोडेछौ मलाई कसिङ्गर बनाएर आज छोडेछौ मलाई कसिङ्गर बनाएर चर्चित भएछौ तिमी मेरो खबर बनाएर आज छोडेछौ मलाई कसिङ्गर बनाएर चर्चित भएछौ तिमी मेरो खबर बनाएर तिमीले तिमीले प्रश्न गर्यौ भने उत्तरहरूमा आज छोडेछौ मलाई कसिङ्गर बनाएर चर्चित भएछौ तिमी मेरो खबर बनाएर तिमीले प्रश्न गर्यौ अनि उत्तरहरूमा के गर्छौ जिन्दगी यार उत्तर बनाएर आज छोड्यौ मलाई कसिङ्गर बनाएर चर्चित भएछौ तिमी मेरो खबर बनाएर हजुर अरू पनि गीत मात्रै अन्जी अरू सुनाउनु पर्यो सुनाउनुहोस् न एक दुईवटा सुनाउ ल ल ल सुनाइहालेँ म हिँड्दैछु नारा बोकी परिवर्तनको म हिँड्दैछु नाराबोकी परिवर्तनको गर्दैन समाज कुरा समायोजनको म हिँड्दैछु नाराबोकी परिवर्तनको गर्दैन समाज कुरा परि समायोजनको आफ्नोपनलाई त्यागेर पराए भएर म हिँड्दैछु नाराबोकी परिवर्तनको गर्दैन समाज कुरा समायोजनको आफ्नोपनलाई त्यागेर पराई भएर भएछ कहानी मसँग मुनामदनको म हिँड्दैछु नाराबोकी परिवर्तनको गर्दैन समाज पुरा समाज हजुर सन्जनजीले के खुसी लाग्यो फोन गरिदिनु भयो अर्को हप्ता फेरि भेट्छौँ हामी है त सञ्जन यात्री हुनुहुन्थ्यो दैलेखबाट फोन गरिदिनु हुनुहुन्थ्यो निकै टाढाबाट हामीलाई सम्झिदिनु भयो निकै खुसी लाग्छ तपाईँले एकदम धेरै माया गरिदिनु भएको छ कार्यक्रमलाई एकदम धेरै मन पराइरहनु भएको छ त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु केही मुक्तक अझै पनि छन् म सुनाउँछु तपाईँलाई फटाफट केही मुक्तकहरू सुनाउन चाहन्छु यसरी सुनाउँछन् कहिले घामसँग रिस उठ्छ मलाई कहिले कामसँग रिस उठ्छ मलाई हो कहिले घामसँग रिस उठ्छ मलाई कहिले कामसँग रिस उठ्छ मलाई दुश्मन छ मन आफ्नै जिन्दगीको कहिले घामसँग रिस उठ्छ मलाई कहिले कामसँग रिस उठ्छ मलाई दुश्मन छ मन आफ्नै जिन्दगीको कहिले नामसँग रिस उठ्छ मलाई कहिले घामसँग रिस उठ्छ मलाई कहिले कामसँग रिस उठ्छ मलाई तिम्रो मनको बगैँचामा सजाउँछौ र मलाई जुनी जुनीसम्म माया लगाउँछौ र मलाई मुनामदन जस्तो हाम्रो युगल जोडी बनाई तिम्रो मनको बगैँचामा सजाउँछौ र मलाई जुनी जुनीसम्म माया लगाउँछौ र मलाई मुनामदन जस्तो हाम्रो युगल जोडी बनाई दुई आँखाको नानी बीच छपाउँछौ र मलाई तिम्रो मनको बगैँचामा सजाउँछौ र मलाई जुनी जुनीसम्म माया लगाउँछौ र मलाई निरु अभावी निरु अभागीको मुक्तक सुनाएँ तपाईँलाई कहिले घामसँग रिस उठ्छ मलाई कहिले घामसँग रिस उठ्छ मलाई यो मुक्तक र अर्को मुक्तक विवश उहाँले असफल ए विवश गेवाली असफल प्रेमी दिमिक स्याङ्जा हाल युएमा उहाँ हुनुहुन्छ उहाँ दुईजनाका मुक्त तपाईँलाई सुनाएँ यति बेला पनि अर्को एउटा साङ्गीतिक कोसेली कार्यक्रममा राख्नुपर्छ यही मिठो साङ्गीतिक कोसेलीपछि कार्यक्रममा म फेरि फर्किनेछु हामीसँग रहनुहोला फोन गर्न चाहनुहुन्छ मुक्तक लेख्नुहुन्छ मुक्तक कोर्नुहुन्छ मुक्तक सृजना गर्नुहुन्छ भने चाहिँ शून्य छ्यालिस पाँच दुई ससेसहरूमा फोन गर्न सक्नुहुन्छ अहिले पनि यही मिठो गीत प्रमोद खरेलको सुमधुर स्वरमा तपाईँको लागि छोड्छु गीतपछि फर्किहाल्छु हामीसँग रहनुहोला <laughs> जादु चलायौ तिमीले टुना चलायौ तिमीले चलायौ तिमीले पैसाको सुगन्ध कुना कुना चलायौ तिमीले चलायौ तिमीले जादु चलायौ तिमीले टुना चलायौ तिमीले पैसाको सुगन्ध कुना कुना फुल बुट्टे चोलीको तुना चलायौ तिमीले जब फुल बुट्टे चोलीको तुना चलायौ तिमीले जब फुल बुट्टे चोलीको तुना चलायौ तिमीले जब फुल बुट्टे चोलीको तुना चलायौ तिमीले हङ्गामा हो कसम हङ्गामा ঘুরতে চল খো प्यासे सबै प्यासे छन् सत्य होला अप्सरा नै तिम्रै रूपको दासी छन् प्यासी बनायो तिमीले दासी बनायो तिमीले माया डोरीले बाँधिने फाँसी बगिरहेको खोला जिन्दगी र दुई दिनको चोला जिन्दगी बगिरहेको खोला जिन्दगी र दुई दिनको चोला जिन्दगी बाचुन्जेली सन्तुष्टले बाँचौँ हो बगिरहेको खोला जिन्दगी र दुई दिनको चोला जिन्दगी बाचुन्जेली सन्तुष्टले बाँचौँ भोलि फेरि होला नहोला जिन्दगी बगिरहेको खोला जिन्दगी र दुई दिनको चोला जिन्दगी मलाई त ढाँटी छौ नि अन्तै मुटो साठी छौ नि मलाई त ढाँटी छौ नि अन्तै मुटो साटी छेउ नि मलाई साथ दिने कसम खाएर मलाई त ढाँटी छौ नि अन्तै मुटो साटी छेउ नि मलाई साथ दिने कसम खाएर आज नौ डाँडै काटी छेउ नि मलाई त ढाँटी छौ नि अन्तै मुटो साटी छेउ नि रामकृष्ण तिवारी पियुषको मुक्तक पिथौली नवलपरासी उहाँको ठेगाना मलाई त ढाँटी छुनी निष्ठुरी अन्तै मुटु साठी छुनी निष्ठुरी यो मुक्तक र अर्को मुक्तक मैले तपाईँलाई सुनाएको पहिलो मुक्तक मैले तपाईँलाई सुनाएको थिएँ अघि भर्खरै बगिरहेको खोला जिन्दगी र दुई दिनको छोला जिन्दगी कागजी फुल तोरण झापा नेपाल उहाँको ठेगाना उहाँले प्रस्तुत गर्नुभएको मुक्तक हो कार्यक्रम मुक्तक मजेरीमा तपाईँ हुनुहुन्छ कार्यक्रम मुक्तक मजेरी यस्तो एउटा कार्यक्रम मुक्तक सँगै समर्पित मुक्तक प्रेमी मुक्तक सर्जक अनि मुक्तक लेख्ने सम्पूर्ण साथीहरूप्रति समर्पित कार्यक्रम हो अझ भनौँ मुक्तकलाई माया गर्ने ती मुक्तक प्रेमीहरूको मुक्तक प्रेमीहरूप्रति समर्पित कार्यक्रम हो मुक्तक मजुरी कार्यक्रममा तपाईँ आउन सक्नुहुन्छ शून्य छयालिस पाँच दुई सशेश्वरको माध्यमबाट तपाईँ आउन सक्नुहुन्छ अनि आइसकेपछि तपाईँले आफूमा भएका आफूसँग भएका मुक्तकहरू तपाईँले सुनाउन सक्नुहुन्छ र सँगै रहेर हामीसँगको भलाको सारीसँगै तपाईँले हामीलाई फेसबुक पेजमा पनि लाइक गर्न सक्नुहुन्छ अझ भनौँ हामीसँग साथी बन्न सक्नुहुन्छ त्यसो लागि तपाईँले W W W dot Facebook dot com slash Muktak मसेरी तपाईँले टाइप गर्नुभयो भने त्यहाँ हामी हुन्छौँ तपाईँले हामीलाई साथी बनाएर पनि हामीसँग तपाईँले नजिक भएर मुक्तकहरू प्रस्तुत गर्न सक्नुहुन्छ र हामीलाई सल्लाह सुझाव प्रतिक्रिया दिन सक्नुहुन्छ हामीले कार्यक्रमलाई कसरी अगाडि बढाउँदा चाहिँ राम्रो होला त्यो विषयमा तपाईँले हामीलाई सल्लाह सुझाव प्रतिक्रिया दिन सक्नुहुन्छ कार्यक्रममा तपाईँ आउन सक्नुहुन्छ शून्य छ्यालिस पाँच तिस सयसरीको माध्यमबाट मैले सबै रहँदा केही मुक्तहरू अझै बाँकी छन् ती मुक्तहरू कार्यक्रममा राख्छु त्यसपछि म तपाईँहरूको फोन लिनेछु अहिलेका पनि केही मुक्तक तपाईँको लागि आफ्ना पनि यहाँ पराईसँग भएका छन् बिहेपछि कतिका घर भङ्ग भएका छन् ताल अनि चाल देखेर आफ्नै छोराको आफ्ना पनि यहाँ पराईसँग भएका छन् बिहेपछि कतिका घर भङ्ग भएका छन् ताल अनि चाल देखेर आफ्नै छोराका आफ्नै छोराको यहाँ कतिका बाउआमा दङ्ग भएका छन् आफ्ना पनि यहाँ पराईसँग भएका छन् बिहेपछि कतिका घर भङ्ग भएका छन् मान्छे मान्छेमा जात अचम्म छ यहाँ किन गर्छन् भेदभाव अचम्म छ यहाँ जसले मन्दिर बनाउँछ फेरि उसैलाई मान्छे मान्छेमा जात अचम्म छ यहाँ किन गर्छन् भेदभाव अचम्म छ यहाँ जसले मन्दिर बनाउँछ फेरि उसैलाई भगवान्बाटै पश्चाताप भगवानबाटै पश्चाताप अचम्म छ यहाँ मान्छे मान्छेमा जात अचम्म छ यहाँ किन गर्छन् भेदभाव अचम्म छ यहाँ आफ्नो पनि यहाँ पराईसँग भएका छन् बिहेपछि कतिका घर भङ्ग भएका छन् यो मुक्तक दिपल दिपक घायल दिपक कार्की बनकटुवा नौ लालपुर बाँकी हाल हाल अठ मिल्दो सहर भारतबाट भन्नुभएको छ उहाँको मुक्तक मैले पहिलो मुक्तक सुनाएको थिएँ र तपाईँलाई अघि भर्खरै सुनाएको मुक्तक चाहिँ हो त्यो मुक्तक मैले तपाईँलाई सुनाएको थिएँ किन गर्छन् भेदभाव अचम्म छ यहाँ किन किन मान्छे मान्छेमा जात अचम्म छ यहाँ किन गर्छन् भेदभाव अचम्म छ यहाँ यो मुक्तक युवराज बन्दी कागेल एक सुलुखुम्बु हाल शाह आलम मलेसियामा उहाँ हुनुहुन्छ यी दुईवटा मुक्तकपछि कार्यक्रममा अर्को एउटा साङ्गीतिक सेल छोड्छु गीतपछि पुनः फर्किउँला तपाईँसँग केही समय बाँकी भयो भने भलाको सरी गरौँला नभए तपाईँका मुक्तकहरू सुनाउनेछु हामीसँग रहनुहोला शून्य छयालिस पाँच दुई सय स्वरमा तपाईँ आउँदै रहनुहोला अहिले लाग्ने यही मिठो साङ्गीतिक कसैली तपाईँको लागि Tim Roma मेरो मनको बस्तीबाट अन्तै डेरा रहेछ गाउँमा सुन्ने बनाएर बजारमा रहेछ चाहिँदैन सुक्खा सैल तिम्रो लागि बाँच्छु भन्थे मेरो मनको बस्तीबाट अन्तै डेरा रहेछ गाउँमा सुन्ने बनाएर बजारमा रहेछ चाहिँदैन सुक्खा सैल तिम्रै लागि बाँच्छु भन्थे जुप्रो छोडी हिजो आज महलमा रहेछ मेरो मनको बस्तीबाट अन्तै डेरा रहेछ गाउँमै सुन्ने बनाएर बजारमा रहेछ उकालोपछि पक्कै ओह्रालो आउनेछ हेर्दै जाऊ गरिबको पनि पालो आउनेछ हो उकालोपछि पक्कै पनि ओह्रालो आउनेछ हेर्दै जाऊ गरिबको पनि पालो आउनेछ जब पसिनाको कमाई किसान पाउँदैनन् उकालोपछि पक्कै ओह्रालो आउनेछ हेर्दै जाऊ गरिबको पनि पालो आउनेछ जब पसिनाको कमाई किसान पाउँदैनन् तब विरोध गर्दै सडकमा कोदालो आउनेछ उकालोपछि पक्कै ओह्रालो आउनेछ हेर्दै जाऊ गरिबको पनि पालो आउनेछ दुई मुक्तक सुनाए तपाईँलाई अविरल सागर सौगात साल झन्डी एक रूपनदेखि उहाँले प्रस्तुत गर्नुभएको मुक्तक उकालोपछि पक्कै ओह्रालो आउनेछ हेर्दै जाऊ गरिबको पनि पालो आउनेछ यो मुक्तक त्यसपछि मैले सुरुवातमा सुनाएको मुक्तक तपाईँलाई सुनाएको थिएँ मेरो मनको बस्तीबाट मेरो मनको बस्तीबाट अन्तै डेरा सर्या रहेछ गाउँमा सुन्ने बनाएर बजारमा रहेछ आरके थापा बोच दोलखास साल साउदी अरबमा हुनुहुन्छ उहाँ दुईजनाको मुक्तक सुनाएँ तपाईँलाई कार्यक्रममा तपाईँ हुनुहुन्छ सङ्गीत पी छु कार्यक्रम मुक्तक मजरीको आजको श्रृङ्खलाबाट चाहिँ हामीले बिदा माग्नुपर्ने हुन्छ कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद दिन चाहन्छु कस्तो लाग्यो आजको कार्यक्रम सल्लाह सुझाव प्रतिक्रिया लेख्नु होला अन्त्य अन्त्यतिर छौँ कार्यक्रमको बारेमा केही बताउँछु मुक्तक लेख्नुहुन्छ मुक्तक कोर्नुहुन्छ मुक्तकलाई माया गर्नुहुन्छ भने तपाईँको लागि बनाइएको तपाईँको लागि सृजना गरिएको तपाईँको लागि नै सञ्चालन गरिएको कार्यक्रम हो यो मुक्तक मजुरी तपाईँ कार्यक्रममा आउन सक्नुहुन्छ हाम्रो आउने माध्यमहरू भनेको हाम्रो फेसबुक पेज हो W W W dot Facebook dot com slash Muktak Manjari तपाईँले फेस फेसबुक डट कममा गएपछि तपाईँले मुक्तक मजुरी टाइप गरेपछि हामी आउँछौँ त्यहाँ तपाईँले हामीलाई एड गर्न सक्नुहुन्छ त्यसपछि हामीसँग साथी बनेर तपाईँले सल्लाह सुझाव प्रतिक्रिया पनि दिन सक्नुहुन्छ भन्छु अर्को हप्तादेखि हाम्रो कार्यक्रम केही ब्लगहरूमा सुन्न सकिन्छ यो हप्ताको कार्यक्रम Mohan Bihani dot blogspot dot com त्यसपछि हामीले आफ्नो आफ्नै पनि हाम्रो ब्लग स्पोट आजबाट बनाएका छौँ Muktak Manjari dot blogspot dot कममा तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ हाम्रा कार्यक्रमहरू जुन जुन कार्यक्रम सञ्चालन भइसकेका छन् ती कार्यक्रम ती कार्यक्रमहरू हामी राख्छौँ त्यही तपाईँले सुन्न सक्नुहुन्छ अर्को हप्तादेखि अझ भनौँ तपाईँले भोलि दिउँसोदेखि तपाईँले ती कार्यक्रमहरू सुन्न सक्नुहुन्छ आज शुक्रबार बेलुका भोलि शनिबार दिउँसोदेखि तपाईँले ती कार्यक्रमहरू सुन्न सक्नुहुन्छ डाउनलोड गरेर भन्छु कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद दिन्छु अन्त्यतिर छौँ प्राविधिक सम्बोधन गरिदिने श्रवण भाइलाई विशेष आभार प्रकट गर्छु कस्तो लाग्यो कार्यक्रम सल्लाह सुझाव प्रतिक्रिया दिन मन छ भने हाम्रो फेसबुक आइडीमा दिनुहोला हाम्रो इमेल आइडी मुक्तक मजारी एट जिमेल डट कममा पनि तपाईँले हामीलाई सल्लाह सुझाव प्रतिक्रिया दिन सक्नुहुन्छ भन्दै कार्यक्रमको यो श्रृङ्खलाबाट दिपेश बराल ओजेल पर्छु तपाईँका सम्पूर्ण पलहरू शुभ बितौन नमस्ते शुभरात्री Same